यो कान्तिपुरको साथी हामी Kantipur FM presents the program full of love हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम feeling when you look at him and he is already staring. क्या मजा हुन्छ त्यतिखेर जब तपाईँ उसलाई यसो हेर्नुहुन्छ र थाहा पाउनुहुन्छ कि उसले त अघिदेखि तपाईँलाई एक टक लगाएर हेरिरहेको रहेछ मायामा जब परिन्छ एकटक लाएर हेरिरहनुको मजा नै बेग्लै हुन्छ र भन्न पनि लाग्छ यो माया भन्ने चिज यस्तै हो र म भन्ने छु के कुरा ठुलो पार्नुहोस् रेडियो भोल्युम मनमा राख्नुहोस् आफ्नो मायालु शान्त ठाउँमा पुरै कार्यक्रम सुन्नुहोला मायाको कुराको मजा बेसमारी लुट्नुहोला से सुरु तिम्रो नाममा मेरो नाममा यो माया भन्ने चिज यस्तै हो दिल दे गए दर्द दिल दे गए तुम जान जान कह के मेरी जान ले गए हमसे हमारी पहचान ले गए हम्म, हमसे हमारी पहचान ले गए जान जान कह के मेरी जान ले गए साथ मिलके आ चले हम साथ मिलके मेरे साथ तुम दिल से खाबों का जहां तेरी मोहब्बत में हम हद गुजरने लगे खुद को तो रोका बहुत पर तुझ पे मरने लगे आ तुझे मैं दिल में रख लूं के सारे मान ले गए हम्म। तुम दिल के सारे जान ले गए तुम जान जान कह के मेरी जान ले गए के 106.1 Cantipur FM. He's smooth, smooth, super cool, cool. He's the man, the man, nobody's fool. Oh, confidence that's for sure, it's clear, it's his hair. पारस अड़का को Clinic, All all Hair Oil, Nourishing Vitamin vitamin छालीको साथ मेरो कपाललाई बनाउँछ फ्यान्टास्टिक र मनमा जगाउँछ कन्फिडेन्स अनि मलाई राख्छ कुल क्लिनिक अल क्लियर नेपालको नम्बर एक ड्यान्ड्रफ कन्ट्रोल हेयर ओइल यो महिना रेडियो कान्तिपुरमा सङ्गीतकार आलोक श्री कहिले तिम्रो पछौरीमा अल्छे कहिले तिम्रो चौबन्दीमा अल्छे नमस्कार म सङ्गीतकार आलोक श्री रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा फागुन महिनाभर हट प्रपर्टी रहनेछु दुई भन्दा लामो मेरो साङ्गीतिक यात्राको क्रममा यस पटक मेरो चौबिसौँ एल्बम दिपा विथ लभ लिएर श्रोता सामु आएको छु यहाँहरूले यो एल्बमको झिलमिल सितारा बोलको गीत दिपा झाको स्वर मेरो शब्द संगीतमा मात्र रेडियो कान्तिपुरमा यो महिनाभर सुन्न सक्नुहुनेछ गीत तथा मेरो बारेमा अझ जान्न चाहनुहुन्छ भने W W W radio Kantipur dot com log on गर्नुहोला तथा रेडियो कान्तिपुर सुन्दै गर्नुहोला हुन्थ्यो जति माझे पनि तर आज खुसी छु म नयाँ भिम्बर छ नि जस्तो सुकै चिल्लो पनि छिट्टो सफा हुन्छ साधारण बार होइन नयाँ भीम नै चाहिन्छ अब आयो सयवटा कागतीको शक्तियुक्त दुई सय ग्रामको ठुलो भीम बार जुन किफायती छ र यसले कम्पनीको प्रयोगमा पनि जस्तो सुकै चिल्लो पना हटाउँछ सबैभन्दा छिटो ठुलो भीम धेरै दिन अब ओरिजिनल रेड बुल क्यानको फुल अफ रिङमा पाउन सक्नुहुनेछ रु एक लाख बिस हजार दस हजार र पाँच हजार कति धेरै cash prize so cool really cool Red Bull Cash Food. Push yourself like a bull. Red Bull, the one and only energy drink. Just shampooing may leave your hair rough and dry. The answer to every woman's hair prep, Dove Conditioners. Its one quarter moisturizing milk with fiber actives nourishes your hair Conditioners. Dove Intense Repair Conditioner. Now also available in sachet. Slamming, slamming, and jamming. Slamming and jamming. Continuous jam. Choice. For more choice, stay tuned to Kantipur FM. Kantipur FM presents the program full of love हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम यो माया भन्ने चिज यस्तै हो ए मैले एउटा जोडीलाई सोधे म एज इन यो कुराको म पात्र बुढाबुढी हिँड्दै थिए मैले के सोधेँ भन्दाखेरि कसरी यो सम्भव हुन्छ तपाईँहरू पैसठी वर्षदेखि यसरी ह्याप्पीली म्यारिड हुनुहुन्छ यो कसरी सम्भव भयो भनेर मैले सोद्धाखेरि ती श्रीमती जो थिइन् उनले भनिन् हामी यस्तो बेलामा जन्मिएका थियौं जहाँ कुनै कुरो बिग्रियो भाँचियो भनेदेखि हामी त्यसलाई फाल्नेतिर होइन बरु कसरी मर्मत सम्भार गर्न सकिन्छ त्यतातर्फ लाग्थ्यौं भनेर ती श्रीमतीले भनिन् साँच्चै हुन पनि हो आजकल सम्बन्ध पनि कुनै एउटा भाँडो जस्तो भएको छ बिग्रियो फालिदियो तर त्यस्तो होइन तपाईँ पनि रिलेसनसिपमा हुनुहुन्छ भने असाध्यै सेन्सिटिभ हुन्छ रिलेसनसिप भन्ने कुरो असाध्यै संवेदनशील हुन्छ प्रेम भन्ने कुरो एकैचोटि सम्बन्ध सकाइहालौ लेट इट बी भन्नुभन्दा पनि सम्बन्धलाई मर्मत सम्भार गर्नतर्फ अघि बढ्नुहोस् मिसअन्डरस्ट्यान्डिङहरू क्लियर गर्नुहोस् माया त आखिर माया नै हो अब म के कुरा गर्छु भन्दाखेरि म त्यस्ता चिजी रोमान्टिक कुराहरू गर्न चाहन्छु चिजी रोमान्टिक एज इन हाम्रो डेली लाइफमा हुने र जस्तै चक्लेट दिने कुरा फ्लावर गिफ्ट दिने कुरा एकदम चिजी रोमान्टिक कुराहरू तैपनि के छोरी मान्छेहरूमा एउटा सानो सर्वे गरिएको थियो उनीहरूले के भनेर भन्दाखेरि मेरो हस्बेन्डले वा मेरो बोयफ्रेन्डले गर्ने यस्तो कुराहरू असाध्यै चिजी त हुन् तर हामीलाई असाध्यै रोमान्टिक लाग्छ भनेर केटी मान्छेहरूले भनेछन् so my dear guy friend यस्तो खालको रोमान्टिक कुराहरू तपाईँले पनि आफ्नै गर्लफ्रेन्डसँग वा आफ्नै श्रीमतीसँग सेयर गर्ने कि वा सेयर गरिरहनु भएको छ कि म सुनाउँछु है त त्यो रिसर्चमा केटी मान्छेहरूले के के कुरा भने एकजनाले भनिछन् जब हामी कहिलेकाहीँ अफिसबाट सँगसँगै घर आउँछौँ तब म भान्सामा बिजी भइसकेपछि मेरो हस्बेन्ड पछाडिबाट आउनुहुन्छ र मेरो कानमा आएर नसिङ नसिङ नथिङ भनेर भन्नुहुन्छ हो आई लभ इट कानमा त्यसरी त्यस्तो गर्ने कुरा मलाई असाध्यै रोमान्टिक लाग्छ अरे त्यस्तै अर्को एकजना लेडीले के भनिन् भन्दाखेरि हामी दुईजना जब रेस्टुरेन्टमा खान गएका हुन्छौँ तब मेरो जो हुनुहुन्छ पार्टनर उहाँले नै मेरो लागि अर्डर गर्नुहुन्छ मानौ हामी कुनै हाई स्कुलमा छौँ र मेरो साथीले अर्डर गरे जस्तै लाग्छ फुड अर्डर गरेको तर फेरि लास्टमा तिमी त्यही त खाने हो नि होइन भनेर सोध्नुहुन्छ अरे त्यो कस्तो चिजी लाग्छ बट भेरी रोमान्टिक लाग्छ अरे त्यस्तै अर्कोले के भनिन्छन् भन्दा हामी कतै बाहिर निस्कन जाँदाखेरि कुनै रोड ट्रिप निस्कन जाँदाखेरि उहाँले मेरो लागि एउटा मिक्स्ड सिडी बनाउनुहुन्छ त्यो सिडीमा कस्ता कस्ता खालका गीतहरू हुन्छन् मेरो चोइसको भनेर बजाउनुहुन्छ कस्तो फन्नी लाग्छ बट भेरी रोमान्टिक त्यस्तै जब कहिलेकाहीँ म थाकेर घर आएको हुन्छु यसो ढोका खोल्दाखेरि त बा डिनर रेडी हुन्छ अनि खाना पनि मिठो पकाएर उहाँले रेडी राख्नु भएको हुन्छ आज मेरो ट्रिट मैले पकाएको खाने भनेर किचनमा लग्नुहुन्छ that is so sweet and so romantic त्यस्तै कहिलेकाहीँ घर क्या सफा हुन्छ वा उहाँको आफ्नो दराज वा आफ्नो कोठा वा कहिलेकाहीँ त मेरै दराज पनि क्या सफा गरिदिनुहुन्छ उहाँले मैले पारेको फोहोर हो भने पनि कहिलेकाहीँ मलाई सरप्राइज दिँदै क्या चटक्क सफा गरिदिनुहुन्छ that is nice and romantic त्यस्तै अर्कैले भनी छन् मेरो हस्बेन्ड कहिले काहीँ त्यतिकै मलाई चक्लेट दिनुहुन्छ मेरो फेभरेट चक्लेट मलाई सम्झिएर आफ्नो अफिसबाट फर्काउँदाखेरि ल्याउनुहुन्छ आई लभ द्याट त्यस्तै सेकेन्ड लास्टमा एकजना केटीले के भनिन्छन् भन्दाखेरि त्यस्तो रोमान्टिक त हुनुहुन्न उहाँ तपाईँले कस्तो स्टुपेट स्टुपेट कुरा गर्नुहुन्छ जस्तै गीत गाएको गाई गर्नुहुन्छ अनि कहिले कहिलेकाहीँ आएर You're my girlfriend, you're pretty and I love you. You're the best. One day is to give gown huncha. Ra git gaun da chhama Kukursa cha kukur la pani herde te huncha. It's so funny lagcha but very charming and romantic. भनेर उनले भनिछन् लास्टमा चाहिँ एकजनाले के भनिछन् भन्दाखेरि मेरो जो पार्टनर हुनुहुन्छ उहाँले कस्तो अचम्मको एउटा ग्रिटिङ कार्ड जस्तो ल्याएर दिनुभएको ग्रिटिङ कार्ड खोल्दाखेरि चाहिँ भित्रको ब्याट्रीले चाहिँ गीत पनि बजाउने कस्तो अचम्म खालको म्युजिक पनि बजाउने सुन्दा कस्तो चिजी लाग्छ तर बेला बेलामा उहाँलाई सम्झिँदै म त्यो कार्ड खोल्छु कार्डको म्युजिक सुन्छु and I find it so funny and I find it so romantic हो यस्तो भनेर केटीहरूले भनेछन् सो यस्ता चिजी रोमान्टिक कुराहरू तपाईँ कतिको गर्नुहुन्छ वा कतिको गर्नुहुन्न तर यस्तो रोमान्टिक गीत सुन्ने काम यतिखेर चाहिँ पक्का पक्का गर्नुहोला हराउँदै जाऊ चिसो छ हरिमा छ हरिमा <laughs> यो माया भन्ने चिज यस्तै हो सुन्दै हुनुहुन्छ यो माया भन्ने चिज यस्तै हो माम म मायाको धेरै कुराहरू गर्न मन पराउँछु तपाईँ सुन्न मन पराउनुहुन्छ फेसबुकमा हुनुहुन्छ भने भेटौँ my name is Sabina Karki S A B I N A अनि स्पेस दिएर केएआरकेआई कार कि सर्च गर्नुभयो भने एउटा पेज भेट्नुहुन्छ so far fifty seven thousand and five hundred listeners हुनुहुन्छ तपाईँ र म पनि भेट गरौँ इनकेस पेजमा हुनुहुन्न भने इनकेस हुनुहुन्छ भने इन्टरेक्सन हाम्रो भइरहेछ तपाईँको कुराहरू म पढ्दैछु thank you from the bottom of my heart अब के कुरा गरौँ अब दसवटा यस्ता कुराहरू जुन छोरी मान्छेले आफ्नो हस्बेन्डसँग वा बोयफ्रेन्डसँग गर्नै भएन यस्ता कुराहरू सकेसम्म नगर्नुहोस् र कतिपय अवस्थामा बुझिदिन पनि पर्छ कि हामी चाहिने बेलामा कस्तो पार्टनर चाहिन्छ भन्दा अन्डरस्ट्यान्डिङ पार्टनर भन्छौँ नि त गप्त दिन्छौँ अन्डरस्ट्यान्डिङ भनेर आफै अन्डरस्ट्यान्डिङ पार्टनर भइदिँदैनौँ so my dear lady friend आफ्नो जो साथी हुनुहुन्छ उहाँको हकमा यी दसवटा कुरा चाहिँ सकेसम्म प्लिज होला नम्बर वानमा केटा मान्छेलाई असाध्यै बढ्दा ग्याजेटहरू मनपर्छ क्या उसलाई फोन होस् कि वा उसको ल्यापटप होस् कि आइप्याड होस् कि सिडी नै किन नहोस् क्यालकुलेटरै किन नहोस् बाफ्रे बाफ्रे छोरा मान्छेहरूलाई सकिन्न क्या त्यो कुरामा त्यही भएर होस् उसको त्यो टर्फ हो उसको त्यो सामानको छेउछाउै नजानुस् उसको मेसेजेस पढ्ने अनि त्यसपछि फोन हेरिदिने त्यो दुस्साहस पनि नगरिदिनुहोस् उसलाई पटक्कै मन पर्दैन साँच्ची भनेको लेट इट बी उसलाई बेकारमा दुःख दिने खालको काम किन गर्नु होइन र अर्को कुरा के बुझ्नुहोस् रे भने ऊ जतिसुकै हाउडे भए पनि जतिसुकै हल्ला खल्ला गर्ने भए पनि लास्टमा केटा मान्छे कस्ता हुन्छन् रे भने यदि साँच्चीकै माया गर्छन् भने फर्किएर घरै आउँछन् रे बाहिर जतिसँग फ्लर्ट गरे पनि हल्ला खल्ला गरे पनि लास्टमा उसले को सम्झिने भन्दाखेरि आफूले माया गरेको मान्छे सम्झिने हो त्यसैले जेसुकै भए पनि इफ इन द एन्ड ऊ आउँछ तपाईँको छेउमा भने द्याट इज सो स्विट अर्को कुरा हामी केटी मान्छेहरू अलिक बढ्ता बोल्छौँ क्या अनि एक्सको बारेमा त झन् केटा मान्छेहरूसँग कुरा गर्नै हुन्न अरे न तपाईँको एक्सको बारेमा न उसको एक्सको बारेमा भूतपूर्व कहानीमा फुल स्टप लाउनुहोस् आफ्नो बारेमा पनि उसको बारेमा पनि कुनै पनि प्रसङ्गमा कहिले पनि एक्स भनेर बोलेको उसलाई मनै पर्दैन in fact he hates talking about exes साँच्ची हो त्यही भएर ननिकाल्नुहोस् है जान्ने भएर यस्तो कुरा अर्को कुरा तपाईँ ग्रम्पी बक्स भएर बसेको केटा मान्छेलाई मनै पर्दैन ग्रम्पी बक्स भन्नाले रिसाएर ठुस्स परेर ढुस्स परेर के भयो तिमीलाई किन यस्तो <laughs> कति हुन्छ तपाईँहरूको त्यस्तो कुरा त्यस्तो एकदमै मन पर्दैन केटा मान्छेहरूलाई हुन त केटी मान्छेहरूलाई पनि मन पर्दैन केटाहरू ग्रम्पी बक्स भएको त्यो पनि अलिक केटी मान्छेहरूमा रिसाउने बानी बढ्ता हुन्छ नि त त्यसैले ठुस्स पर्ने ढुस्स पर्ने कहिले काहीँ चाहिँ भाइ होइन तर रेगुलर बेसिसमा यस्तो हुनु पायो भने सम्बन्ध ओह्रालो लाग्छ अर्को कुरा के बुझ्नु पर्यो भने केटा मान्छेहरू नि आफ्नो फिलिङ्सको लागि एकदम ब्लन्ट हुन्छन् रे क्या मतलब स्ट्रेट अन द फेसै ट्याम्म भनिदिन्छन् रे हामी केटीहरू चाहिँ सेलरोटी घुमाएको जस्तै के के के के कुरा भन्छौँ तर छोरा मान्छेको हकमा धेरै ब्लन्ट हुन्छन् मन परे मन पर्यो मन परेन मन परेन अन द फेस भन्छन् त्यो कुरालाई तपाईँले सहन पर्यो कहिले काहीँ मिठो कुरा भन्दा त खुसी भइन्छ नमिठो कुरा भन्दा रिस उठ्छ सनक्क पारो तात्छ होला तर के गर्नु बुझ्दिन पर्यो ऊ त्यस्तै छ छोडिदिनुहोस् <laughs> अर्को कुरा केटा मान्छेहरू एकदम पोजेसिभ हुन्छन् रे पोजेसिभ मतलब देख्दाखेरि चाहिँ होइन म पोजेसिभ छैन म जेलस हुन्न हो होइन बाहिरबाट देख्दा तर नो नो नो तपाईँलाई अरू कोहीसँग उहाँले देख्नुभयो अथवा तपाईँको साथी मात्रै भए तापनि तपाईँ एकदम बढ्ता त्यो केटाको बारेमा गफ गरिरहनुहुन्छ भने उसलाई पटक्कै मन पर्दैन केटा मान्छेहरू त अति पोजेसिभ नेचरको हुन्छन् त्यसैले सक्नुहुन्छ भने अरू केटाहरूको विषयमा गफ गरिरहने त्यस्तो चाहिँ नगरेकै राम्रो हो एउटा अर्को कुरा है हामी केटी मान्छेहरू चाहिँ एकदम चाहिने भन्दा बढ्दा रोमान्टिक हुन्छौँ हामीलाई पल पलमा रोमान्टिक पर्छ क्या आई लभ यु भन न आई लभ यु भन न पर्छ केटा मान्छेहरू अचम्मका हुन्छन् उनीहरू रोमान्टिक हुन्छन् तर एभ्री डे बेसिसमा नहुन पनि सक्छन् आज चाहिँ फुल अन रोमान्स होइन भोलिपल्ट चाहिँ अल्छी लाग्दो भएर बसेको त्यो केटा मान्छेहरूको नेचरै त्यस्तै हो रे कतिलाई त हो मेरो कथासँग मिल्यो जस्तो लागिरह होला यो ओभरअल केटाहरूको नेचरको कुरा गर्दाखेरि त्यस्तै हुन्छन् छोरा मान्छेहरू त्यही भएर एभ्री डे रोमान्सै ऊबाट एक्सपेक्टेसन नराखेकै राम्रो हुन्छ र सेकेन्ड लास्टमा ड्रामा क्विन केटा मान्छेलाई पटक्कै मन पर्दैन मैले बारम्बार भनेकी छु तपाईँ ड्रामा गर्नुहुन्छ होला उसलाई म अझै ज्यालस बनाउँछु भन्ने खालको लाग्छ होला पटक निकै नराम्रो कुरा राम्रो कुरो होइन यो ड्रामा अनावश्यक खालको गरेर तपाईँले मात्र उसलाई इरिटेट पार्नुहुन्छ तपाईँप्रति नेगेटिभ पार्नुहुन्छ त्यसैले अनावश्यक ड्रामा गर्दै नगर्नुहोला र लास्टमा केटा मान्छेहरूलाई चाहिँ त्यस्तै केटी मनपर्छ जो एकदमै चार्ज लिन सकुन् क्या चार्ज लिन सकुन् एज ए लिडरसिप त्यो लिडरसिप किचनमा हुनसक्छ अफिसमा हुनसक्छ बेडरुममा हुनसक्छ सो केटा मान्छेहरू त्यस्तै केटी जो लिडर खालकी छिन् वा कुनै पनि कुरामा इनिसिएट गर्न सक्छिन् त्यसलाई असाध्यै मन पराउँछन् रे सो माई डियर फ्रेन्ड के के त आइडिया भयो होला सुन्ने मात्रै होइन यो त रिसर्चले प्रुभ गरेको कुरा हो सो नेक्स्ट टाइम रिसाएर ठुस्स पर्नुभन्दा अनावश्यक हल्ला गर्नुभन्दा गएर माया गरिदिनुहोस् दङ्ग भएर यस्तो गीत डेफिनेटली बज्छ चल जरा क्यों दिखे डरा डरा tuned to Kantipur उत्कृष्ट पर्फ्युम्सले भरपूर आइसिए दूर शिक्षा ओपन युनिभर्सिटी खुला विश्वविद्यालय अब सबैका लागि खुला डुवल डिग्री चाहनेहरू र समयमा अध्ययन पूरा गर्न नसकेकाहरूका लागि सम्भावना अझै बाँकी छ आइसिए दूर शिक्षा हरेक शनिबार बिहान सात तिसदेखि आठ बजेसम्म मात्र रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा सुन्ने प्रयास गर्नुहोला brought to you by ICA College of Distance Education and Online Studies. के तपाईलाई थाहा छ तपाईको त्वचा भित्र डार्क स्पट्स लुकेको हुन्छ जुन घामको कारण बाहिर देखिन सक्छ पन्ड्सले प्रयोग गरेको छ यूवी लाइफ स्क्यानर जसले आउन लागेको लुकेको स्पट्स देखाउन सक्छ पन्ड्स व्हाइट ब्युटीमा छ मल्टिपल सनस्क्रिन्स जसले सन स्पट रोक्छ भन्दा पहिले Pond's white beauty 24 hours a day 96.1 Anticore FM Stereo Sound. Kantipur FM presents the program full of हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम यो माया भन्ने चिज यस्तै हो सुन्दै हुनुहुन्छ अब म के सुनाउँछु भन्दाखेरि तपाईँ कसैलाई डेट गरिरहनु भएको छ मानव होइन कोही व्यक्तिसँग तपाईँ सम्बन्धमा हुनुहुन्छ त्यो व्यक्ति कस्तो खालको व्यक्ति हुन सक्छ भने कहिलेकाहीँ एउटा पर्सनालिटी डिसअर्डर हुँदो रहेछ त्यो व्यक्तिमा चाहिँ कस्तो हुने एकदमै ज्यादा सेल्फ सेन्टर्डनेस उसलाई वरिपरि आफू बाहेक उसले कोही पनि देख्दै देख्दैन उसले फेरि यस्तो ठूलो ठूलो सपनाहरू देख्छ ती सपनाहरू अनरियालिस्टिक हुन सक्छन् त्यो चाहिँ मतलब सपनामा मात्रै र रियलमा चाहिँ पुरै नहुन सक्ने सपना देख्ने व्यक्ति उसलाई एकदमै ज्यादा अटेन्सन चाहिन्छ असाध्यै ज्यादा अडमाइरेसन चाहिन्छ उसका इन्टरपर्सनल सम्बन्धहरू पनि बिग्रिएका हुन्छन् तपाईँले यस्तो व्यक्तिलाई डेट गरिरहनु भएको छ भने मायाको मामलामा तपाईँ शत प्रतिशत दुखी बन्नुहुनेछ अरे जो तपाईँ कसैलाई डेट गरिदिनुहुन्छ भने चेकलिस्ट जस्तो म दिन्छु इन केस तपाईँले ती सिग्नल पाउनुभयो भने तपाईँले पत्ता लगाउनुहोस् तपाईँ यस्तै खालको व्यक्तिलाई डेट गरिरहनु भएको छ र मायामा तपाईँको भविष्य दुःखले भरिएको हुने चान्सेस हाई छ भनेर यो व्यक्ति कस्तो फेरि भनौँ एकदम सेल्फ सेन्टर्ड यस्तो अनरियालिस्टिक गोलहरू राख्ने एकदमै अटेन्सन एडमाइरेसन चाहिने उसका चाहिँ अरू साथीभाइ इभन परिवारको सदस्य आमा बुवा भाइ बहिनीसँग पनि सम्बन्ध चाहिँ राम्रो नहुने त्यस्तो व्यक्तिसँग पऱ्यो भने त लाउन लाउन लाउन हुन्छ म तपाईँलाई दिउँ त्यस्तो आइडियाहरू कसै थाहा पाउने भनेर पहिलो आइडिया के हो भने नि जब तपाईँले आफ्नो निडहरूलाई व्यक्त गर्नुहुन्छ मलाई यस्तो यस्तो चाहियो भनेर भन्नुहुन्छ कुराहरू उसले तपाईँको कुरा सुन्नुभन्दा पनि पहिला ऊ डिफेन्सिभ बन्छ अरे क्या मतलब तपाईँले आफ्नो मतलब यस्तो यस्तो मलाई चाहियो भनिसकेपछि मायामा चाहिँ के हुन्छ तपाईँको पार्टनरले कस्तो मजाले सुन्नुहुन्छ ए भइहाल्छ नि मैले तिमी अहिलेसम्म दिन सकिरहेन रहेछु सरी म आगामी दिनमा प्रयास गर्नेछु भनेर भन्छ सही मायालुले तर अघि भनेको जस्तो व्यक्ति छ भने ऊ के गर्छ ऊ डिस डिफेन्सिभ भइहाल्छ उसले चाहिँ तपाईँलाई न सम्मान दिन्छ न माया दिन्छ हे म सक्दिनँ अथवा छोडिदेऊ मैले पाएको छु र अहिलेसम्म ती कुराहरू भनेर चाहिँ हो त्यस्तो नोटमा तपाईँलाई दुखी बनाएर ऊ टाढिन्छ हाउ स्याड इज द्याट है अर्को कुरा मानौ समस्या आयो भने उसले के गर्छ थाहा छ उसले त्यो समस्यालाई उसले त्यो प्रेसरलाई उसले ह्यान्डलै गर्न सक्दैन अब रमाइलो दाजु साथ साथ हुन्छ तर यस्तो दुःख पर्दाखेरि तपाईँलाई सपोर्ट गर्न ऊ साथमा हुँदै हुँदैन ऊ कहाँ पुग्छ कहाँ पुग्छ तर राम्रो सम्बन्ध त कतिखेर हुन्छ भन्दाखेरि दुवैजनामा एकदम म्युचुअल सपोर्ट होस् तपाईँलाई गाह्रो पर्दा उसले उसलाई गाह्रो पर्दा तपाईँले हो त्यस्तो पो हुन्छ तर तपाईँलाई गाह्रो पर्दाखेरि कहाँ जान्छ कहाँ जान्छ त्यस्तै अर्को कुरा जब ऊ एकदम हर्ट हुन्छ नि जब उसलाई तपाईँले सायद अपसेट गर्नुहुन्छ तब दुखी हुँदैन क्या ऊ क्या रिसाउने मुडमा एकदम अग्रेसिभ हुन्छ बरु मायामा चाहिँ के हुन्छ भने ऊ दुखी भए पनि तपाईँ जानुहुन्छ उसलाई फक्याइफुलाइ गर्नुहुन्छ अनि उसले कृष्ण बिर्सन्छ होला तपाईँले अँगालो मार्ने बित्तिकै माया गर्ने बित्तिकै अले भन्दै कुरा हुन्छ होला तर अघि भने जस्तो व्यक्ति हो भने चाहिँ उसलाई जति गरे पनि पुल्याउनै सकिन्न अनि ऊ यस्तो रिसाउँछ बाफ्रे बाफ्रे त्यो रिसको त के कुरा गर्नु र अर्को के कुरा गरौँ भने ऊ एकदम मिक्स्ड सिग्नल्स दिन्छ क्या उसले जस्तै एकैछिनमा देखाउन देखाउँछ होला I'm so into you I love you so much you you the you the you the person that I love so much भन्ने खालको देखाउँछ होला होइन भोलिपल्ट ठ्याक्कै अपोजिट ऊ कस्तो ठुस वा मलाई एक्लो हुन देऊ वा हे भन्ने खालको कुरा देखाउँछ होला तपाईँ बिचरा है सेकेन्ड लास्ट कुरा चाहिँ के हो भन्दाखेरि जब तपाईँले केही कुरा चाहिँ एकदम एक्सक्लुसिभ हुनु पर्यो वा केही कुरा चाहिँ एकदम छुट्टै हुनु पर्यो हामी कमिटेड हुनु पर्यो अब सम्बन्धलाई सिरियस रूपमा लग्नु पर्यो भन्ने खालको कुरा आउने बित्तिकै ऊ के हुन्छ झडङ्ग रिसाउँछ उसलाई कस्तो लाग्छ होला म त लाउन पिजडामा बाँधिन छु मेरो सपना यति ठुलो छ सम्बन्धले गर्दाखेरि म झन बाँधिन्छु होला भन्ने खालको उसले फिल गर्छ र कमिटमेन्टको कुरा आयो वा एक्सक्लुसिभिटीको कुरा आयो भने ऊ त झडङ्गै रिसाउँछ कतिलाई म्याच भइरहेछ होला है यो कुरा लास्टमा उसका शब्दहरू र उसका कार्यहरू पटक्कै म्याच हुँदैनन् एक्सन्स एन्ड वर्ड्स म्याच हुँदैनन् भन्नाले तपाईँलाई फक्कै फुला गर्नलाई उसले कस्ता कस्ता मिठा शब्दहरू बोल्छ होला तर काम गर्ने बेलामा व्यवहारमा देखाउने बेलामा शून्य वेल माई डियर फ्रेन्ड यी छवटा मैले कुराहरू बताइसकेकी छु अघि पनि मैले भनिहालेँ होइन त्यस्तो खालको इनकेस व्यक्ति त्यो एउटा पर्सनालिटी डिसअर्डर भनिँदो रहेछ त्यस्तो खालको व्यक्ति तपाईँको जीवनमा आउन लाग्नु भएको छ तपाईँ डेट गरिरहनु भएको छ सङ्गतमा हुनुहुन्छ सम्बन्धलाई अघि बढाउने प्लानमा हुनुहुन्छ भने यस्ता कुरा देख्नुभयो भने चाहिँ अह सम्बन्धमा रेड त्यहाँ सिग्नल दिइहाल्नुहोस् इन्केस दिनु भएन भने यस्तो गीत त तपाईँले गाउन गाह्रो गाह्रै पर्ला है कि कसो हो नि तर हेर्न मेरो त्वचा कसरी जाउँ जाडो आयो साथमा ल्यायो सुक्खापन फुस्रोपन रातोपन तन्किने बेजान त्वचा यसबाट छुटकारा पाउने कसरी सधैँ पन्स कोल्ड क्रिम लगाएर पन्स कोल्ड क्रिमले त्वचालाई जाडोमा हुने पाँचवटा हानिबाट बचाउँछ र राख्छ सधैँ ब्युटिफुल आठ बज्यो ओ माई गड आठ बज्यो नो टेन्सन नो टेन्सन शुक्रबार राति आठ बजे मात्र Kantipur FM ninety six point वानमा कसैलाई नभन्नु ल प्रायोजक आजै लिनुहोस् स्वागत छ हाम्रो टोलका विमलाजी र श्वेताजी बीच कसको लुगा धेरै सुकिलो र चम्किलो भन्ने विषयमा प्रतिस्पर्धा हुँदैछ श्वेताको त्यति थोरै शक्ति विल पाउडरले के सफा होला विमलाजीको च्यालेन्ज श्वेताजीलाई तर फिस हेर्नुहोस् बिमलाको पाउडर भन्दा कति धेरै मेरो त यी लुगा नै सफा भइस तर यो के बिमलाजी तपाईँको रङ्गीन लुगाको रङ त सबै गएछ अनि त्यो सेतो सर्ट पनि धमिलो भएछ <laughs> सेतो त यस्तो हुन्छ हेर्नुहोस् शक्ति विलले धोएको सर्ट अनि रङ्गीन लुगा पनि कति चम्किलो नयाँ शक्ति डबल शक्तिको साथमा सेतो लुगालाई सुकिलो रङ्गीनलाई चम्किलो just shampooing relieve your hair rough and dry The answer to every woman's hair prayer. Dove Conditioners. It's one quarter moisturizing milk with fiber actives, nourishes your hair. For softer hair after every wash. Dove Conditioners. Dove Intense Repair Conditioner. Now also available in sachet. Stay tuned to Kantipur FM. FM presents the program full of love हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम यो माया भन्ने चिज यस्तै हो सुन्दै हुनुहुन्छ अब म के सुनाउँछु भन्दाखेरि म चाहिँ यो विशेष गरेर म्यारिड कपालहरूले चाहिँ कम्प्लेन गरिरहने कुराहरू सुनाउँछु जो विवाहित हुनुहुन्छ धेरै कुराहरू त क्या म्याच हुन्छ होला जो सिङ्गल हुनुहुन्छ भविष्यमा म्याच हुन सक्ने चान्सेस हाई छ सो हस्बेन्डहरूले चाहिँ के कुराको असाध्यै गुनासो गर्छन् श्रीमतीको बारेमा र वाइफहरूले चाहिँ के कुरा चाहिँ आफ्नो हस्बेन्डको बारेमा असाध्यै कम्प्लेन गर्छन् हो त्यो म सुनाउन चाहन्छु यो पनि रिसेन्ट एउटा पोल भएको थियो त्यसकै आन्सर हो श्रीमतीले के भन्छन् थाहा छ एकदमै कम्प्लेन गर्छन् रे जहिले पनि टोइलेट गयो टोइलेटको सिट चाहिँ त्यत्तिकै छोडिदियो अनि एकदमै मलाई झ्याउ लाग्छ हरेक पटक बाथरुम जाँदा भनेर श्रीमतीहरूले गुनासो गर्छन् रे त्यस्तै अर्को कुरा फ्रिजमा कति धेरै खानेकुरा हुन्छ ऊ कहिले हेर्दैन फ्रिजको पछाडि पछाडि र फ्रिजमा केही खानेकुरै छैन भनेर कम्प्लेन गर्छ त्यस्तै अब कुनै पनि कागज पत्रहरू फाल्नु छ भने डस्टबिन त्यही हुन्छ डस्टबिनभित्र फालिदिनु नि तर डस्टबिनको छेउमा चाहिँ कागज पत्र पुरा फाले हुन्छ त्यो डस्टबिनमा चाहिँ किन नफाल्ने भनेर गुनासो हुन्छ त्यस्तै यो भाँडाहरू भाँच्दा पनि फोहोर भाँडाहरू त जहाँनिर पर्ने हो त्यहीँनिर सिङ्कमा राखिदिनु नि अह कहिले राखे आउँदैन बा सिङ्कभन्दा बाहिर चाहिँ हुन्छ अरे भाँडा जुठो भाँडा सिङ्कभित्र कहिले भाँडा बस्दैन अरे <laughs> त्यस्तै अब जहिले पनि उसले मलाई गुनासो चाहिँ गर्ने तिमी कहिले पनि ठिक ठाउँमा सामान राख्दिनौ भनेर अनि फेरि के भन्ने भन्दाखेरि मैले होइन त्यहीँ राखेको छु भन्दाखेरि चाहिँ कहिले पनि नपत्याउने अरे त्यस्तो रे त्यस्तै नुहाइसकेपछि चिसो रुमाल भुइँमा फालिदियो वा बेडमा फालिदियो वा काउचमा फालिदियो एक घन्टापछि हेर्दा त त्यो ठाउँ चिसो भइरहने हरेक पटक सम्झाउँदा पटक्कै नमान्ने धेरैलाई <laughs> मिले जस्तो छ त्यस्तै तिमीले मेरो सामान देख्यौ त्यो कुनै के के के भनेर सबै कुरा चाहिँ आमै हामीलाई चाहिँ किपर अफ अल थिङ्स मान्ने रे उसको सबै सामानहरू चाहिँ हामीले देखेको जस्तो उसलाई लाग्छ अरे अनि फेरि होइन मैले यहीँ राखेको छु भन्दा पटक्कै नमान्ने अर्को कुरा यो लुगा धुने पनि जुन लन्ड्रीमा पनि त्यहाँभित्र त राख्दै हुन्थ्यो नि होइन ठ्याक्क त्यसको बाहिर चाहिँ लुगा फाल्ने त्यो भित्र चाहिँ कहिले पनि लुगा हाल्दै नहाल्ने र लास्टमा किचनमा पनि फोहोरहरू फाल्दाखेरि त त्यो गार्बेज राख्ने क्यानभित्र हाल्दा के जान्छ त बा कहिल्यै नमान्ने जहिले गार्बेज क्यानभन्दा बाहिर मात्रै फोहोर फाल्ने केटीहरूको चाहिँ के थाहा छ गुनासो ए होइन केटीहरूको गुनासो भने अब केटाहरूको गुनासो हस्बेन्डहरूको गुनासो के अरे भन्दा <laughs> मैले मैले जब घुर्न थाल्छु मलाई ब्यान्डबाट किक आउट गरिदिने को <laughs> कसले गर्नुहुन्छ त्यस्तो त्यस्तै कुनै ढोका होस् वा मतलब ड्रर होस् वा जहाजकै ढोका किन नहोस् जहिले खुल्ला छोडिदिएछ मेरो टङ्ग टाउको ठोकिन्छ जति भन्यो पनि मान्ने नमान्ने त्यस्तै अर्को गुनासो चाहिँ मेरो बिजनेस ट्रिपको लागि उसले ब्याग कतै प्याक गर्दै रहेछ भने त्यो ब्याग खोल्न मलाई दुई दिन लाग्छ त्यस्तरी ब्याग प्याक गर्दै आउँछ त्यस्तै अर्को मेरो काम मैले गर्दाखेरि मेरो पछाडि हात ठेङ्ग उभिदिने वा ऐना हेर्दाखेरि ऐना हेर्नै नदिने के के गरेर अड्काइदिने क्या बिना कारण कामलाई त <laughs> कस्तो ढिलो बनाइदिने त्यस्तै कति छिटो हुने एकदम डिस्करेज हुन्छ सो सानो कुराले पनि ठ्याक्कै डिस्करेज भइहाल्ने त्यो आँट र साहस त एकैछिनमा शून्य हुने त्यो मलाई मनै पर्दैन भनेर धेरै हस्बेन्डले भनेछन् त्यस्तै अर्को कम्युनिकेसन चाहिँ हुँदैन केटी मान्छेहरूको मतलब यता गफ गर्यो उता गफ गर्यो चाहिने कुरामा लास्टमा केही न केही त्यस्तै एकदमै ज्यादा चिन्ता लिइरहने एकदम बढ्ता किचकिच अनि ससानो कुराको पनि एकदम टेन्सन लिने र लास्टमा नुहाइ नुहाइ नुहाउँदाखेरि पनि यति लामो टाइम नुहाउने के नुहाउने के नुहाउने बाफ्रे भनेर धेरै हस्बेन्डहरूले कम्प्लेन गर्दा रहेछन् सो हस्बेन्डले कम्प्लेन गरे पनि वाइफले कम्प्लेन गरे पनि लास्टमा जीवन साथी त जीवन साथी हो र जीवन साथीले त्यस्तो कुरालाई स्वीकार्नै पर्यो यस्तो गीत सुन्नै पर्यो आ जा दोस्तको कुरा मायाको कुरा प्रेमको कुरा यो माया भन्ने चिजमा आज पनि भइ नै हाल्यो अनुषा दाहालले मेरो फेसबुक पेजमा पोस्ट गर्नुभएको छ कति स्विट कुरा उहाँ लेख्नुहुन्छ गर्लफ्रेन्ड बोयफ्रेन्डमा गर्लफ्रेन्डले अझ म मोटी देखेकी छु do uh, you you am fat fat भन्ने खालको क्वेसन कति धेरै सोधिन्छ र यस्तै गर्लफ्रेन्डले सोधिछन् र बोयफ्रेन्ड कहाँ आन्सर आएछ नो बेबी तिमी फ्याट देखिएकी छैनौ तिमी मुटाएकी छैनौ तर मात्रै तिमी मेरो बाबी डलबाट ट्याडी बिहा भएछौ भनेर केटाले भनेछ how sweet is that thank you Anuja धेरैले फेसबुकमा पोस्ट गर्नुभएछ wow I love you guys my name is Sabina Karki S A B I E N A search गर्नुहोस् फेसबुकमा भेट भइहाल्छ हाम्रो फेरि भेटौँ न नि त till then love is the only mantra my dear friends love love love I love you so much